हातमा पूजाको थाली होस् खेतमा पानी थुन्ने आली होस् छुच्ची सासु चाहिँ नभइदिएकै जाति तर काली नै भए पनि एउटी ससुरालीमा साली चाहिँ होस् ससुराली त आइयो खै कोही पनि देखिँदैन त होइन कहाँ जानुभएछ ओहो यतातिर पो हुनुहुँदो रहेछ नमस्कार है मेरो श्रीमतीकी आमा के को नयाँ भाषा प्रयोग त्यो जस्तो हाम्रो गाउँमा चल्दैन नरिसाउनुहोस् न सासुआमा आखिर जे भने पनि कुरा त एउटै हो नि यो फेरि सहरको कुरा कहाँबाट आयो गाउँ पनि सहर हुने बेला भइसक्यो अब रिसाएर के गर्नु नि आखिर तिमी पर्यौ त मेरै बारीको मुला बरु भन चाहिँ के कति कामले आयो सासुआमा चाहिँ ओके के खालि मलाई रिस उठ्छ भने अब ससुराले आउन पनि काम नै हुनुपर्छ त आयो नि अब यसो सन्चो बिसन्चो बुझ्नु खासा बाबु कुरो के भने नि अस्ति भर्खरै आएर फर्केको फेरि आजै अप्पर झटाउँदाखेरि चाहिँ केही पो परेछ कि साह्रो गाह्रो भनेर नि त्यस्तो केही होइन कि सासुआमा अब तपाईँको पनि नेचुरल लाग्यो त्यही भएर यसो आएको होइन ज्वाइ ढल्की ढल्की यताउता के हेर्दैछौ अब सरा जस्तो घर हाम्रो गाउँमा छैनन् क्या र त्यस्तो होइन कि सासुआमा गाउँमा छ नि यो जत्तिको राम्रो घर चाहिँ मैले देखेकै छैन सायद साली भएर पो हो कि एउटा गीतै छ नि सासुआमा दुध मिठो छालीले ससुराली राम्रो सालीले के कसो ओहो कतिखेर आउनुभयो नमस्कार है नमस्कार बिनाजु ल हेर अहिलेको जमानामा पनि के नमस्कार भनिरह होला मेरी साली पनि हाई हेलो भन न हो हाई हेलो भन समय अनुसार चल्नु पर्छ कि साल नानी ल ल भिनाज हाई मात्र हैन अब बाई पनि आज हाम्रो चाहिँ एकैछिन फ्रेन्ड ग्यादरिङ छ कि भिनाज म चाहिँ त्यतै जान्छु तपाईँ चाहिँ मम्मीसँग बात मार्दै गर्नु मुन पनि कता जानु भएछ मम्मी मम्मी देऊ के साली नानी छोड देऊ मम्मी काम गर्दै हुनुहुन्छ होला सधैँ यो साथी भाइ भनेर मात्रै हुँदैन के हेर म उहाँ सहरदेखि आएको छु यसो हेर त भिनाजु कस्तो लाग्छ तिमीलाई मान्छे त तपाईँ हिरे हो भिना तर तपाईँको त्यो दारी छ नि अलि लामो भयो कि ल हेर साली नानी पनि यति जाम कुरा पनि मलाई पहिल्यै भन्नु पर्दैन तिम्रो लागि त म जे पनि गर्छु नि साली नानी ल त्यो ससुराबाको दारी काट्ने मेसिन ल्याऊ त अहिले नै झ्याप्पै काट्छु अनि अरू भन अरू के गर्नुपर्छ मैले अब त्यो त भयो काट्नु नै हुन्छ भने तपाईँको छ नि त्यो नाक त्यो पनि अलि ठुलो थियो होइन ज्वाई छोरी त निकै भयो त माइत नआएको यसो यता आउँदा सँगै ल्याउनु भए हुन्थ्यो नि अब बाबुआमाको आमाको मन हो हेर्नुहोस् छोराछोरी जति ठुला भए पनि सानै लाग्छ न्यास्रो लाग्छ माया पनि लाग्छ के गर्नु यसो मुख देख्ने रहर थियो अब के गर्नु त सासुआमा हुन त हुन्थ्यो सँगसँगै आउनलाई डिस्टर्ब हुने साली जिस्काउनलाई ससुरालीमा ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा के कसो साली नानी ससुरालीमा ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा अनि के हाम्रो दिनाजु घरमा छोडेर आएर मलाई बा आवेगमा नआउ न साली नानी आवेगमा नआउ मैले त गीत पो गाएको त कहाँ तिमीलाई जिस्काएको हो त मैले साँच्चै भन्नुपर्दाखेरि चाहिँ साली नानी मलाई घरमा बस्नै मन लाग्दैन खालि ससुरालीको झल्का आउँछ ससुरालीको झल्का आउँछ भनेर मलाई मम्मीले नदेख्ने गरेर आँखा नझिम्काउनु है भेना म त फेरि भेना छैन भन्दिनँ नि ओहो साली नानी रिसाउँदाखेरि झन् राम्रो देखिने तिमी त साली लाग्छ रिसाउँदा नि आफ्नै खुसी हुँदा नि आफ्नै ए कान्छी जा जा पानी लिएर आइज अब मेरो पनि कामै काम छ तेरा बाउ पनि कता गए कता काम नपाएर खालि डोरी मात्र हिँड्छन् पनि धेरै साथी साथी मात्र चाहिँ है साल नानी ल हिँड बरु म साथी जान्छु तिमीलाई पानी लिन साली भेना गफ गर्दै जाउँला नि टाइम गएको भत्तै हुन्न ल ल भेना धेरै गफ नदिनु म एक्लै जान्छु वा दिदीलाई अनेक बानो बनाएर आउनु भयो होला बर बिचरा दिदी एक्लै काम गरिरहनु भयो होला माया केही छैन है तपाईँलाई छ नि साली छ अब आफ्नै बुढीको माया नलागे कसको माया लाग्छ त तर के गर्नु दिदीको त्यो मुख हेरे पनि नहेरे पनि वास्तै हुन्न ढाँटेको होइन साली नानी तिम्रो कसम सत्य राम राम म त तिमी भनेपछि त भुत्तुकै हुन्छु होइन अहिलेका ज्वाइ पनि के भाका हँ गीत पनि कस्ता कस्ता जानेका हुन् कुन्नी मार्यो नि बुतुक्कै पार्यो नि रेल मैले त जेठी छोरीका लागि गाए भनेको त साली जिस्काइ पो रहेछन् कहाँ गए फेरि मेरा बुढा ए बुढा ज्वाइलाई सम्झाउ क्या र तिनको चालन निको देख्दिन है म <laughs> सासा आमा यसो गरेको त नरिसाउनुहोस् न तपाईँ ससुरालाई बोलाइहाल्नुपर्छ भने अब म पनि कहाँ त्यसरी साली जिस्काउनलाई नै ससुराले आएको हो त अब यसो सन्चो बिसन्चो के छ बुझेर आउनुहोस् भने त्यही भएर हेर्न आएको नि अब तपाईँहरू पनि बुढाबुढी भयो बरु यसो साली नानीलाई चाहिँ बेला बेलामा पठाइदिनु भयो हुन्थ्यो सहरतिर थिएन पनि हाम्रो मम्मी जान सकिहाल्नु हुन्छ नि जे भए पनि गाउँको ताजा सागपात र घिउ खाएको पो मान्छे त होइन त मम्मी अँ हुन्छ नि उहिले पो मोर पाथे नुन सुक्खा माना घिउ अब आमाको पालामा त नुनै महँगो भइसकेको थियो होला घिउ पनि त्यति धेरै महँगो भइसकेको थियो होला अब कहाँ पाएर हुनु दरिलो आमा बरु आमा भन्दा त तिमी नै बोलिए देखिन्छौ साली के कसो <laughs> बुझ्यौ त साली नानी यसो बेला बेलामा फुर्सद मिलाएर सहरमा आउँदै गर्नु अब उहाँ अरूका साली भेना कति मिलेर घुम्न जान्छन् आफ्नो सालीको पारा चाहिँ यस्तै छ यसो आउनु मिलाएर सहरमा होइन भेना अब सहरको घरमा मात्रै आएर नि के गर्नु छ र यता कोठाबाट उता कोठा उता कोठाबाट यता कोठा अब यसो यताउता घुम्न जाउँ भने दिदीले मारिहाल्नु हुन्छ ए साली नानी पनि दिदीको डर मान्नु पर्दैन के तिमी जान्छु मात्रै भन न म तिमीलाई हामी बस्ने सहर मात्रै होइन पोखरा सहर पनि घुमाइदिन्छु जान्छौ त पोखरा बस आयो पोखरा पोखरा